समेट्नुपर्ने भएकाले प्रस्तावित कानून उपयुक्त भएको एकीकृत माओवादीको ठहर छ यस्तै एकीकृत माओवादीका नेताहरूले छिटोभन्दा छिटो निर्वाचन कानून टुङ्गाएर निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभएको छ खकुरेलका अनुसार सबै विषयमा सहमति गरेर मिति तोक्दा ढिलो हुने भएकाले मिति पनि तोक रोक्ने र सहमतिको प्रयास पनि गर्नुपर्ने धारणा माओवादीका नेताहरूले बताएका थिए निर्वाचन आयोगले सिफारिस गरेको निर्वाचन ऐनको मसौदामा दलहरूबीच विवाद भएपछि सरकार दलहरूको परामर्शका आधारमा नै टुङ्गोमा पुग्ने तयारीमा छ एकीकृत माओवादीले छोडले साना दललाई मर्का पर्ने भन्दै त्यसको प्रावधान हटाउन र फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने विषय नराख्न आग्रह गर्दै आएको छ नेपाली काङ्ग्रेस र एमाले भने आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान लिएका छन् दलका फरक फरक भनाइ आएपछि त्यसलाई एक ठाउँमा राखेर सरकारले अध्यादेश तयार गर्ने र राष्ट्रपतिकोमा पठाउने मन्त्री परिषद कार्यालयले जनाएको छ खिलराज रेग्मी नेतृत्वको सरकारलाई सुझाव दिन गठित चार राजनैतिक दलको उच्च स्तरीय संयन्त्रको संयोजक आजदेखि फेरिँदैछन् चार दलका शीर्ष नेताले एक एक महिना पाले पालो संयन्त्रको नेतृत्व गर्ने सहमति अनुसार जेठ महिनाभर एमाले अध्यक्ष जलनाथ खनालले संयन्त्रको नेतृत्व गर्नेछन् यसअघि चैत महिनामा माओवादी अध्यक्ष प्रचण्ड र वैशाख महिनामा नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले संयन्त्रको नेतृत्व गरेका थिए खनालपछि मधेसी मोर्चाका नेता विजय कुमार गच्छिदाले संयन्त्रको नेतृत्व गर्नेछन् संयन्त्रको कुनै कानूनी हैसियत नभए पनि व्यावहारिक रूपमा चार दलीय संयन्त्रको सुझावलाई रेग्मी नेतृत्वको सरकारले मान्दै आएको छ नेकपा माओवादी सहित तेत्तिस दलीय मोर्चाले आजदेखि मेची महाकाली यात्रा सुरु गर्ने भएका छन् वर्तमान सरकारको विरोधमा रहेको तेत्तिस दलीय मोर्चाले आन्दोलनलाई राष्ट्रियतासँगै जोडेर लैजाने र वर्तमान सरकारको विरोधको आन्दोलनका रूपमा लिएका छन् आज अभियानको पूर्व मेचीबाट माओवादीका अन्य नेताले उद्घाटन गर्दैछन् भने पश्चिमको कञ्चनपुरको महाकाली स्थित गण्डा चौकीबाट नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले उद्घाटन गर्नुहुनेछ मेची र कालीबाट सुरु भएको यात्रा जेठ चौध गते काठमाडौँ पुगे आमसुमामा परिणत हुनेछ ताइवानले फिलिपिनी श्रमिकलाई काममा राख्न रोक लगाउनुका साथै आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ गएको हप्ता ताइवानी माझी फिलिपिन्सका तटक्षको गोली लागि मारिएपछि उत्पन्न तनावका बीच ताइवानले यस्तो निर्णय लिएको हो ताइवानले आफ्नो पछिल्लो कदमलाई राष्ट्रपतिमा थिङ ज्यूको माझी हत्या केसमा फिलिपिन्सको व्यवहारप्रतिको गम्भीर असन्तुष्टि भएको प्रतिक्रिया दिएको छ हत्याका लागि माफी माग्न दिएको तीन दिनको समयसीमा सकिएपछि फिलिपिन्सका तर्फबाट माफी मागेको पनि ताइवानले असन्तुष्टि जनाएको छ ताइवानमा रहेको फिलिपिनी कार्यालयका प्रतिनिधिले घटनाप्रति माफी माग्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने र संयुक्त रूपमा छानबिन गर्ने बताएका थिए तर ताइवान सरकारले भने फिलिपिन्स सरकारका तर्फबाट औपचारिक रूपमा माफी माग्नुपर्ने अडान राखेको छ ताइवानले बुधबारसम्म फिलिपिन्सबाट चित्त बुझ्दो जवाफ नआए प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ आफ्ना नागरिकलाई फिलिपिन्सको भ्रमण गर्न रोक लगाउने सबै प्रकारको उच्चस्तरीय विनिमय र विवादित क्षेत्रमा सैन्य अभ्यास गर्ने ताइवानको तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र पुणे बारियस बीच प्रतिस्पर्धा हुनेछ समान चौध खेल खेलेको कोलकाता सातौं तथा पुणे पुच्छारमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिन्नेछन् समान चौध खेलबाट अङ्क जोडेको मुम्बई दोस्रो तथा नट रन रेटमा पछि पर्दै राजस्थान तेस्रो स्थानमा छ यसअघि गैराति भएको खेलमा चेन्नई सुपर किङ्सले दिल्ली डियर डेभिसलाई तेत्तिस रनले हराएको छ जितसँगै फेरि एकपटक चेन्नई शीर्ष स्थानमा पुगेको छ पहिले ब्याटिङ गरेको चेन्नईले दिल्लीलाई एक उन्सत्तरी रनको विजयी लक्ष्य पेश गरेको छ लक्ष्य पछ्याएको दिल्ली निर्धारित बीस ओभरमा नौ विकेटको क्षतिमा मात्र एक सय पैँतिस रनमा समेटिएको छ दिल्लीका लागि डेभिड बानरले सर्वाधिक चौवालिस रन बनाएका छन् चेन्नईका मोर्ने मार्करले तीन विकेट लिँदा मोहित शर्मा ड्याने बाब्रो र रविचन्द्र आश्विनले दुई दुई विकेट लिएका छन् पहिले ब्याटिङ गरेको चेन्नईले कप्तान महेन्द्र सिंह धोनीको रनआउट अन्ठाउन्न रनको मद्दतले चार विकेटको क्षतिमा एक सय रन बनाएको थियो धोनीले पैँतिस बलमा दुई चौका र चार